आज किन साथी मलाई रो रो लाग्छ आज किन साथी मलाई रो रो लाग्छ जीवन हाम्रो बित्ने हो कि विदेशैमा बासी जीवन हाम्रो बित्ने हो कि विदेशैमा बासी मुटु मेरो गाँठो पर्छ घर सम्झि सम्झे आज किन साथी मलाई शिवपुरीको झरना छेउ घर हाम्रो छाप्रो शिवपुरीको झरना छेउ घर हाम्रो छाप्रो बाबु आमा रुँदै होलान् हेर्दै हाम्रो बाटो आज किन साथी मलाई रो साइली मैले नाच्थिन् आज बजाउँदै मादला साइली मैले नाच्थिन् आज बजाउँदै मादला झला झली सम्झिरहेछु कान्छी पोगा जला आज किन साथी मलाई कान्छी रुन्थिन् नजाऊ भन्दै बाटो छेकी छेकी कान्छी रुन्थिन् नजाऊ भन्दै बाटो छेकी छेकी अर्को दसैँ कुर्दा कुर्दै मरिने आज किन साथी मलाई